कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजयी गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरू मार्फत प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश को शालीन अभिवादन आज यो कार्यक्रम अजर अमर गीतहरू एक सय वर्ष एक वर्ष पूरा भएको छ आजको एक सय अन्ठाउनौ श्रृंखलामा आइपुग्दा हामीले एक वर्षको यो अन्तिम कार्यक्रममा आइपुगेका छौं भोलि यो कार्यक्रम दोस्रो वर्षमा प्रवेश गर्दैछ यो यहाँहरूकै साथ सानिध्य सद्भाव सम्मान स्वरूप आज यो कार्यक्रम यहाँ आइपुग्नमा हामी सफल भएका छौं र यहाँहरूले साँच्चै नै कालजयी नेपाली गीतहरूलाई स्वर्णिम युगका गीतहरूलाई र नेपाली भाषा र भाखाका गीतहरूलाई माया गर्नुहुन्छ भन्ने हामीलाई विश्वास भयो आज हाम्रो यो शुभ सन्देश पढेर पहिलो प्रतिक्रिया व्यक्त गर्नुभएको छ दिनेश राणापालजीले दाजु नमस्कार मलाई भर्खरै झैं लाग्छ मैले पहिलो पटक काया कैरनमा मिलन तिमिल सिन्हाजीले हाम्रो नयाँ कार्यक्रम अजर अमर गीतहरू शुरू हुँदैछ सुन्न नबुन्नुहोला भनेको र तपाईँको आवाजसँग हाम्रो सुमधुर सम्बन्ध शुरू भएको पनि एक वर्ष पूरा भएछ यो एपिसोडसम्म आइपुग्दा कुनै पनि एपिसोड सुन्न छुटाइन र हरेक एपिसोडले मेरो दिमागमा केही न केही छाप छोडेका छन् र मैले कलाकारहरूले कतिसम्म दुःख कष्ट गरे सहेर हाम्रो गीत संगीतलाई यहाँसम्म ल्याएका रहेछन् भन्ने थाहा पाए अनि विगतदेखि नै राज्यले कलाकारहरूलाई त्यति संरक्षण गरेको रहेनछ मलाई लाग्छ यो तपाईँको प्रयासले केही न केही सम्बन्धित निकायसम्म सकारात्मक दबाव दिन्छ होला मेरो कामना र यो हाम्रो सम्बन्ध हजारौं अंकसम्म निरन्तर जाओस् भोलिको दोस्रो वर्ष प्रवेशको कार्यक्रमलाई हार्दिक शुभकामना भनेर दिनेश राणापालजीलाई धेरै धेरै धन्यवाद त्यसै गरी हामीलाई ट्विटरमा पनि धेरै शुभकामना शुभेच्छा र प्रश्नहरू आएका छन् यसबारेमा चर्चा गर्दै गरौंला आजको विषय छ नेपाली संगीतका त्रिमूर्ति अर्थात ना न र गो अर्थात नारायण गोपाल नगेन्द्र थापा र गोपाल हुन्छन् यी तीनले मिलेर नेपाली संगीतको स्वर्ण युगमा जुन स्तम्भ गाडे त्यसबारे चर्चा गर्नेछौ हिजो गोपाल युञ्जनको जन्मदिनका उपलक्ष्यमा ललितपुरको ललितपुर हार्ट क्लब क्लिनिकमा आयोजना भएको कार्यक्रममा एउटा दुखद घटना घट्यो धेरै वर्ष अघि दिवंगत भएका गोपाल योजनलाई सम्झेर भारी सभामा गीतकार नगेन्द्र थापा धुरूधुरू रोए र सम्पूर्ण दर्शकहरू नै भावविहोल भए गायिकाहरू झन्नुन थाले र गीतकार सुभाष चन्द्र ढुङ्गेल जो त्यस कार्यक्रममा स्वागत अभिलाषी हुनुहुन्थ्यो उहाँ पनि भावुक हुनुभयो र कार्यक्रममा नगेन्द्र थापाले मञ्चमा बोल्दा बोल्दै धेरै पटक रुनुभयो र गोपाल हुन्जनलाई उनले बारम्बार मेरो गोपाल मेरो गोपाल भनेर पुकारिरहे गोपाल योन्जनलाई उनकी आमा छेकु डोल्मा योन्जनको हातबाट मागेर नेपाल ल्याएका नगेन्द्रले लेखिएका छन् आमाले चिन्न नसकेका गोपाललाई मैले कसरी चिन्न सकू र यिनै नगेन्द्र थापा हुन् जसले नारायण र गोपाललाई मिलाएर नेपाली संगीत आकाशमा नारायण गोपालीय गीतको युग बनाए र कसैले हल्लाउन नसक्ने गरी छुन नसक्ने गरी यी तीनले नेपाली संगीतमा स्वर्णिम युगमा विशेष गरेर शिला स्तम्भ गाडे त्यही गीतबाट यो कार्यक्रमको शुभारम्भ गर्न चाहन्छु नगेन्द्र थापाको शब्द गोपाल योजनको संगीत नारायण गोपालको स्वर मलाए नहीं यहाँ बितेको पुरा के साथ बसेर फेरि मलाई नहेर यहाँ एक जीवन आँसुमा डुब्छ स्वर सम्राट नारायण गोपालले आफ्नो जीवनको अन्तिम कार्यक्रम स्वर्णिम सन्ध्यामा यो गीत गाउँदा आफ्ना दुई प्रिय पात्र नगेन्द्र थापा र नारायण गोपाललाई सम्झेका थिए नगेन्द्र थापा तीनै व्यक्ति हुन् जसले काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपाल गुरूवाचार्यलाई दार्जीलिङको तकबर चिया कमानमा जन्मिएका गोपाल चिनाइदिए र धनकुटामा जन्मिएका नगेन्द्र थापाले नगेन्द्र बहादुर थापा जसको पूरा नाम हो नगेन्द्र बहादुर थापाले नारायण र गोपालका नाममा समिश्रण गराइदिए नगेन्द्र थापा तीनै व्यक्ति हुन् जसले केही वर्ष अघि मात्रै कविवर माधव घिमिरेलाई राष्ट्र कविको निम्ति प्रस्ताव गर्दा यो निवेदन राष्ट्रिय स्तरमा पारित हुनुपर्छ भनेर उनकै सहयोगमा माधव घिमिरेलाई राष्ट्रकवि घोषणा गरिएको थियो आजको यस कार्यक्रमका लागि नगेन्द्र थापाले गोपाल योजनका बारेमा एउटा कविता लेखेर प्रेषित गर्नुभएको छ गोपाल तिम्रो बाँसुरीलाई मेरो सलाम छ बाँसुरी फुक्ने ती ओठलाई मेरो माया छ कलम समाउने ती सृजनशील औंलाहरूलाई अनि गीत संगीत बगाउने उर्वरा मन र मस्तिष्कलाई मेरो नमस्कार र श्रद्धा छ तिमीले उद्घोष गरेको शान्ति म वरण गर्न चाहन्छु तिमीले गाएका देशका गीतहरू म पनि गाउन चाहन्छु गोपाल तिम्रो नयाँ अर्थ र आयाम भएको टोपी म सगर्व लगाउन चाहन्छु सिकन्दर तिमीले त धेरै धेरै जितेका छौ तर म भने नितान्त नितान्त रित्तिएको छु नगेन्द्र थापाको यो गोपाल युञ्जनप्रति समर्पित कवितामा एक तारेको प्रसंग पनि छ दुई हजार चौन्न सालको वैशाखको अन्तिम हप्तातिर दिल्लीको अपोलो अस्पतालबाट गोपाल योन्जनले काठमाडौँ माली रहेका नगेन्द्र थापासँग फोनमा गरेको कुराकानी एक दिन अचानकै चट्ट चुनिन पुग्यो फोनको तार एक तारेको तार कहिले जोडिन नसक्ने गरी भौतिक अर्थमा तोडियो गोपाल त्यसपछि नगेन्द्र थापाको जीवनमा रहेनन् त्यसभन्दा अगाडि नारायण गोपालले पनि नगेन्द्र थापालाई छोडेर गइसकेका थिए त्यो एक तारे टेलिफोनको एक तार त्यसरी चुडियो त्यसपछि नगेन्द्र साँच्चै नै एक्लो भयो उनकै शब्दमा गोपाल इन्जनको संगीतमा तारा थापाको स्वरलाई सुन्दा अजर अमर गीतहरू आज एक सय अन्ठाउन्नौ अंक पुग्दा हाम्रा सरहदी मित्र सुफल काफले ट्वीटरमा मेन्सन गर्नुहुन्छ अस्ति जस्तो लाग्छ प्रकाश दाई हाँस्दै हाँस्दै उज्यालोको स्टुडियोमा पहिलोपल्ट छिरेको कति छिटै एक वर्ष भइसकेछ त्यसै गरी आजको यो ट्वीटरका बारेमा मोहन राई लेख्नुहुन्छ यो अन्तिम भन्नाले के बुझ्ने म आफै दोधारमा परे कृपया प्रष्ट पारेर हाम्रो जीवनलाई पार लगाइदिनुहुन्थ्यो कि मोहनजी यो अजर अमर गीतहरू एक वर्ष पुगेकोमा यो आजको कार्यक्रम चाहिँ अन्तिम हो भनिएको मात्र हो यसलाई भ्रमपूर्वक रूपमा नलियोस् वीरेन्द्र कडेल मेन्सन गर्नुहुन्छ ओहो कति छिटो एक वर्ष पुगिसकेछ धेरै धेरै शुभकामना दाई र टीमलाई अझै हजारौं हजार श्रृंखला सुन्न पाइयोस् सांसारिक जोगी लेख्नुहुन्छ अझ अजर अमर गीतहरूको परिवार हामी सबैलाई शुभकामना हामी संसारको जहाँ जता भए पनि सहयात्राको एक वर्ष पूरा भएछ गर्व गरौं गीतहरू कहिले पुरानो जेठो कान्छो हुँदैन यो नारायण गोपालको भनाइ हो तर कहिलेकाहीँ हामीले इतिहास निर्माण क्रममा पुराना गीतहरूमाथि अन्याय गर्दै गइरहेका हुन्छौं त्यसलाई पुनर्गायन गरेर पुनर्मिश्रण गरेर मौलिक स्वरका धनीलाई अन्याय गरिरहेका हुन्छौं नारायण गोपालका गीतहरूलाई रिमिक्स गर्न थालेपछि गीतकार नगेन्द्र थापा निकै दुखी भए र रिमिक्स गर्ने परिवारप्रति उनी क्षुब्ध भए त्यसै कारण नगेन्द्र थापा आजकल धेरै कार्यक्रममा जान रूचाउनुहुन्न तर हिजो सम्पन्न भएको गोपाल योजनको त्रिहत्तरौं पुण्य जन्मदिनको कार्यक्रममा शुभारम्भ द म्युजिकल जर्नीले आयोजना गरेको कार्यक्रममा गीतकार सुभाष चन्द्र ढुङ्गेलले नारायण गोपाल अरूण थापा मात्र होइन हामी सबै हराएका कलाकारको खोजी गरेर यहाँ सांगीतिक कार्यक्रम गर्नेछौ भन्दा नगेन्द्र थापा गम्भीर हुनुभयो र तारी नदेऊ ए माझी दाई आभा मुकारुङले गाउँदै गर्दा नगेन्द्र थापाका आँसुहरू आँखाहरू सजल भए आँसुले भरिए नगेन्द्र थापाले लेखेका छन् गोपालेन्द्रका लागि आकाश आकाश नै हो उठाउनु पर्दैन दबेका पाउमुनिका धुलोलाई उठाइदिनु धुलैको गीत हो धुलैको धुन हो यो धुलैमा मिल्छौं भने मेरो साथ गाइदिनु विक्रम सम्बत दुई हजार साल भदौ महिनाको गुरू पूर्णिमाका दिन दार्जीलिङको मिरिकमा जन्मिएका सिकन्दर सिकन्दर अर्थात गोपाल इन्जनको नवारणको नाउँ उनी विक्रम सम्बत दुई हजार चौवन्न साल जेठ सात गते धुलोमा समाहित हुन पुगे नगेन्द्र थापा लेख्छन् गोपालको निर्जीव शरीर दिल्लीबाट आइपुगेको थिएन गोपालको आमा जसलाई म पनि आमा भन्थे आमालाई भेट्न बिहानै गोपालको घर गएको थिए आमा धेरै विचलित शोकाकुल र स्तब्ध हुनुहुन्थ्यो तर रुनु भएको थिएन बौद्ध धर्म अनुसार यस्तो बेलामा रुनु हुन्न भन्ने विश्वासको पछाडि ठूलो दर्शन छ तर मलाई देखेपछि मेरो हात समाएर आमा रुँदै भन्न थाल्नुभयो म रुन्न तिमी पनि त मेरो छोरा हो तिम्रो र गोपालको फोटो मेरो पूजा कोठामा अझ पनि छँदैछ केही बेर पछि रुन बन्द हुनुभन्दा पहिले आमाले आँखा चिम्लेर भन्नुभयो गोपाल तिमीलाई मैले चिनेको रहेनछु मलाई माफ गर केही बेर पछि रुन बन्द हुँदा फेरि आमाले भन्नुभयो गोपाल तिमीलाई मैले चिनेको रहेनछु मलाई माफ गर आमाको यो भनाई मेरो छातीमा चट्याङ झैं बज्रियो मेरा अन्तरङ साथीको रूपमा संगीतकार गीतकार गायकको रूपमा शान्ति प्रेम दयाको सन्देश वाहकका रूपमा मैले स्वीकार गरेको मेरो गोपाललाई मैले पनि चिनेको रहेनछु आमाले त चिन्न नसकेको गोपाललाई मैले पनि चिनेको रहेनछु भनेर मेरो गोपाल मलाई माफ गर नगेन्द्र थापा जसले गोपाल योन्जनको प्रतिभालाई चिनेर गोपाल कि आमा छेकु डोलमा योन्जनसँग आमा मलाई गोपाल दिनुहोस् म गोपाललाई नेपाल लान्छु भनेर लिएर आए तिनै नगेन्द्र थापा गोपाल र नारायण गोपालसँगको सम्बन्धमा नेपालीपन र नेपाली गन्ध विषयलाई लिएर सधैँ विवाद र विश्वास गर्ने गर्छन् यी दुवै मितको संगीतप्रतिको धारणा नगेन्द्र थापाको सधैँ एउटै अटल थियो र यी दुईसँग बाहेक यिनले कहिले कसैसँग गीत गर्न चाहेनन् म गीतकार होइन भन्थे मलाई गोपालले गीत लेखाए म त्यसरी गीतकार भए भन्छन् नगेन्द्र थापा हिमालय कला मन्दिरमा यी कर्मयोञ्जन गोपाल योञ्जन नगेन्द्र थापा तिलमाया खादी एकसाथ सांगीत यात्रा शुरू गर्छन् तर नगेन्द्र थापा नारायण गोपाललाई लिएर गोपाल इन्दुनगाउँ पुगेपछि त्यसपछि नेपाली संगीतमा यी त्रिमूर्तिको अर्कै स्थान बन्छ यो गीत बिर्सेर जाउँ कसरी आज नगेन्द्र थापाको शब्द गोपाल संगीत नारायण गोपालको स्वर बिर्सेर जाउँ कसरी आज माटो सके पोछ मेरो आंसू यही नहीं माँ तो माँ माँ तो माँ फिर यो माटोलाई बेच्न नसक्ने गायक थिए नारायण गोपाल यस गीतका संगीतकार गोपाले हुन्छन् यस गीतका अक्षर जननी नगेन्द्र थापा नगेन्द्र थापाले दुई हजार छब्बीस साल भदौको दुपीमा लेखिसकेका थिए नारायण गोपाललाई स्वर सम्राट भन्नुपर्छ भनेर र मुकुट साहित्यिक मासिकमा दुई साल माघ को वर्ष पाँच अंक एकमा फेरि एकपटक नगेन्द्र थापाले लेखिएका छन् बच्चो कैलाशको पेथोज र प्रेमध्वज प्रधानको स्वर सन्तुलन गुणको कमी उनमा नारायण गोपालमा कता कता देखिएको छ तर पनि निसंकोच नारायणलाई नेपाली स्वर सम्राट भन्न सकिन्छ नगेन्द्र थापाले यो कुरा बारम्बार घोषणा गरेका छन् दुई हजार छब्बीस सालमा दुई हजार उन्तिस सालमा र पछि दुई हजार एकचालिस सालमा नारायण गोपालले गीत कहिले लेखेनन् संगीत गरे नारायण गोपालले गीती नाटक लेखे कान्छी मस्याङ तर जीवनमा नारायण गोपालले एउटा मात्र कविता लेखेका छन् त्यो तीन पंक्तिको कविता आजको कार्यक्रममा अवश्य सुनाउनेछु यहाँहरूले धैर्यता राख्नुभयो भने कालजयी नेपाली संगीतको इतिहासमा यो पहिलो कार्यक्रम हो प्रकाश सरको अजर अमर गीतहरू आज एक वर्ष पुगेकोमा हार्दिक बधाई सागर भण्डारी बेहोर लेख्नुहुन्छ त्यसै गरी अक्षर लेख्नुहुन्छ कालजयी नेपाली संगीतको प्रबोधनमा उल्लासमा एक वर्ष पूरा गरेकोमा अजर अमर गीतहरू दाई र उज्यालो टीमलाई बधाई अक्षर लेख्नुहुन्छ त्यसै गरी डेनबरबाट धना पौडेल शुभकामनाका पंक्तिहरू लेख्नुहुन्छ भने अमृत रेग्मी पहिलो कार्यक्रम सुन्दाको आफ्नो अनुभूति यसरी हामीलाई शेयर गर्नुहुन्छ मैले हावा ट्युनिङको भरमा कार्यक्रमको पहिलो एपिसोड सुनेको थिएँ आज पूरा कुरेर सुन्दैछु धेरैले आफूले कार्यक्रम पहिलोपटक कसरी सुनेको आफ्ना संस्मरणहरू पनि यहाँ हामीलाई सेयर गर्नुभएको छ मधुसूदन घिमिरे लेख्नुहुन्छ कार्यक्रम अजर अमर सञ्चालनको एक वर्ष सम्पन्न भएकोमा हार्दिक शुभकामना परी परिपुष्पी लेख्नुहुन्छ विगत पाँच महिनादेखि निरन्तर सुनिरहेछु अझै धेरै वर्षौ पार गरोस् शुभकामना अझ रमर गीत अनि साइमी दाजु हजुरलाई त्यसै गरी हामीलाई फेसबुकमा पनि धेरै शुभकामना आएका छन् सुशीला सिलवाल सबी चौधरी अनन्त कटवाल अनन्त कटवाल जसले आजै मात्र नेपाल छोडेर परदेशको भूमिमा आबुधाबी पुग्नु भएको छ र उहाँले त्यहाँबाट आफ्नो सन्देश पनि पठाउनु भएको छ अञ्जना पौडेल दिल्ली शिवाकोटी दिनेश रावत समीर चौधरी राजेश्वर उदय बद्री विक्रम थापा चिरायो कोशिश दीपक थारू केशव शाह दीपक पोखरेल रमेश अर्याल रमेशानन्द वैद्य सुनिता खड्गा स्पन्दन धर्मा धर्म हरि ढकाल त्यसै गरी कृष्ण केसी अमरदीप श्रेष्ठ सुभाष पाठकले पनि प्रतिक्रियाहरू पठाउनु भएको छ नेपाली संगीतको स्वर्णिम युगमा त्रिमूर्तिको योगदानको चर्चा गर्दा नारायण गोपाल नगेन्द्र थापा र गोपाल योन्जनको स्मरण हुन्छ यी तीनलाई त्रिमूर्तिको संज्ञा दिए वरिष्ठ गीतकार चेतन कार्कीले र नेपाली संगीतका प्रखर समालोचक राम शरण दर्नालले दार्जीलिङको मिरिकमा जन्मिएका गोपाल योन्जन काठमाण्डुको घरै घरको बीचको किलागलमा जन्मिएका नारायण गोपाल गुरूवाचार्य र धनकुटामा जन्मेका नगेन्द्र थापाको यो जोड़ीले नेपाली संगीतको स्वर्णीय युगमा अरू कुनै गीतलाई अरू कुनै संगीतलाई अरू कुनै स्वरलाई त्यति बेला प्रतिस्पर्धा दिन धेरै गाह्रो बनायो वा कम्प्लेक्स पैदा गर्न धेरै गाह्रो बनायो चर्चा गरे मैले आज नारायण गोपालको कविताका बारेमा यो कविताको पनि चर्चा अवश्य हुने नै छन् तर नगेन्द्र थापाले नारायण गोपालबारे लेखेको एक पंक्ति यहाँ उद्धत गर्न चाहन्छु उन्नाइस सय पैंसाठी विक्रम सम्बत होइन कि ईस्वी सम्बत उन्नाइस सय पैंसाठी यता नारायण गोपाल र गोपाल योन्जन मितहरूको मिलनले नेपाली संगीत क्षेत्रमा संगीत स्वर शब्दमा क्रान्ति लिएर आयो नारायणले गाएको प्रत्येक गीतले नयाँ नयाँ आयाम थप्दै ल्याएको छ ईस्वी सम्बत उन्नाइस सय अडसाठीको रेडियो नेपालको अठारौं जन्मोत्सवको उपलक्ष्यमा आयोजित संगीत सम्मेलनमा नारायण गोपाल सर्वश्रेष्ठ घोषित भयो संगीत सम्मेलनमा प्रथम आउनु नै सर्वश्रेष्ठ गायक हुनुको पूर्ण ठोस र मापदण्ड होइन स्वरको पारक गर्दा अरू धेरै लक्षणहरू पनि विचार गर्नुपर्छ जस्तो स्वरको भोल्युम गहनता रेन्ज आरो अवरो शीर्ष अभिव्यक्त गर्न सक्ने क्षमता गलालाई खेलाउन सक्ने सामर्थ्य आदि यी सबै लक्षणहरू विद्यमान भएकोले नै नारायण श्रेष्ठ गायक भएका हुन् यद्यपि बच्चु कैलाशको प्याथोज र प्रेमदोज प्रधानको स्वर सन्तुलन गुण कमी उनमा कता कता देखिएको छ तर पनि निसंकोच नारायणलाई नेपाली स्वर सम्राट भन्न सकिन्छ तिमी देख्दा रहर होला लागेर आउँछ त्यसै त्यसै जिन्दगी मेरो जागेर आउँछ जागेर आउँछ दरहर होला रोको भन्छु हाँसो आफै फुटेर आउँछ रोको भन्छु हाँसो आफै फुटेर आउँछ के हुन लाग्यो आफ्नै माया लागेर आउँछ के हुन लाग्यो आफ्नै माया लागेर आउँछ रहर होला नभने मैले जिन्दगी मेरो तिमी माथा के छु है नभने मैले जिन्दगी मेरो तिमीमा छु व्यर्थमा आज त मलाई लागेर आउँछ व्यर्थमा आज त मलाई लागेर आउँछ देख्दा तिमी देख्दा रहर होला लागेर आउँछ त्यसै त्यसै जिन्दगी मेरो जागेर आउँछ जागेर आउँछ दिलमाया खाती र नारायण गोपालको युगल स्वर गोपाल युजनको संगीतमा शब्द नगेन्द्र गोपाल अर्थात नगेन्द्र थापा र गोपाल युजन दिलमाया खातीलाई नारायण गोपाल दोस्त भन्थे नारायण गोपाल हरेक पात्रलाई आफ्नै शैलीमा नाम दिएर बोलाउने एक गायक हुन् नारायण गोपाल आफूले कार्यक्रम गरेर कार्यक्रमको पैसा नदिने आयोजकलाई अधर्मी भन्थे र नारायण गोपाल कार्यक्रम गरेर कार्यक्रमको सकिएपछि पैसा नदिनेलाई तबला बजाएर वा टेबल ठडाएर एउटा गीत सुनाउँथे त्यो गीत थियो मानिक रत्नको तिमी मसँग कुन जन्मको बदला लिँदैछौ हँ भन्ने गीत गाएर उनी आफ्नो कार्यक्रमका आयोजकलाई व्यङ्ग्य गर्थे यो नारायण गोपालको आफ्नै शैली थियो नारायण गोपाल जहिले पनि नगेन्द्र थापालाई आफ्नो सपना सुनाउँथे नारायण गोपालको एउटै सपना थियो व्यापक ठूलो सपना थियो त्यो कहिले पूरा हुन नसक्ने एउटा सपना थियो नारायण गोपालको त्यो महान सपना थियो आकाशमा परेवा जस्तै अरू पंक्षी जस्तै उड्दै उड्दै कता कता घुम्न जाने उनलाई खुब इच्छा हुन्थ्यो उनी बारम्बार नगेन्द्रलाई भन्थे नगेन्द्र हामी आकाशमा उड्दै उड्दै गर्दा आकाशतिर भेट्न पाए कति मजा आउँथ्यो तिमी फ्रान्सबाट फर्किँदै गरेको म चाइनाबाट आउँदै गरेको र आकाशमा भेटेर हामी एकछिन गफ गर्न पाए कस्तो हुन्थ्यो होला नारायण गोपालको यो सपना जीवनको अन्तिम अवस्था बिरामीको सैयामा हुँदासम्म पनि उनले यो सपना नगेन्द्र थापासँग शेयर गर्थे यस्ता थिए ती नारायण गोपाल जो नगेन्द्रको नजरमा नगेन्द्र आफै लेख्छन् हो माइनस सेभेन चस्माको पावर माइनस गर्दा उनी घमण्डी जस्ता देखिन्छन् उनको व्यवहार त्यस्तै दर्शिन्छ कतिपय श्रोताहरू उनलाई घमण्डी भन्दछन् किनभने बाटोमा हिँड्दा प्रशंसकको हेलोको प्रत्युत्तरमा आफ्नै सुर लिएर उनी अगाडि बढ्छन् कसैलाई नदेखिए चाहिँ वास्तवमा उनी देख्दैनन् झट्ट प्रशंसकको अभिनन्दन र घमण्डले होइन ससाना राता चिम्सी आँखा यति कमजोर कि झट्टै कसैलाई ठम्याउन असमर्थ हुन्थे नारायण तर अब डाक्टरले उनको आँखामा चस्मा प्लस गरेपछि उनको घमण्डी माइनस भएको छ सशक्त शारीरिक गठन छुट्टिएको अनि कसिएको मांसपेशी हेर्दा उनी गायक होइनन् कुस्तीबाज जस्ता देखिन्छन् मोटा मोटा सबल औंलाहरू देख्दा हार्मोनियमको पर्दा थिची ध्वनि संसारमा आफू पनि डुब्ने र अरूलाई पनि डुबाउने होइन बरु मूडकी प्रहार पो हो कि भन्ने भान पर्दछ शोक मात्रै होइन परिकारको मिठो तरकारी नाना प्रकारको चट्ट अचार बनाउनमा नारायण औधी सिपालु छन् शारीरिक रचना जतिसुकै बलिष्ठ भए पनि नारायण अति भावुक छन् उनको मन ज्यादै कमजोर छ कलाकार स्वभाव त मुरी हुन्छन् तर यसको मात्रा अलिक बढ़ता नारायणमा छ नगेन्द्र नारायण गोपाललाई नारायण भन्दैनन् नारायण भन्छन् एउटा यलाई कम गरेर उनले नारायण भनेर बोलाउने गरेको धेरैलाई मन पनि पर्ने गर्छ हिजो नगेन्द्र थापा गोपाल योजनलाई सम्झना गर्दै गर्दा ललितपुर हाट क्लबको हलमा धुरू रोए धेरै दर्शकहरू भएको त्यो हलमा सांगीतिक कार्यक्रम सकेपछि आफ्नो बोल्ने पालो आउँदा नगेन्द्रले गोपालको जीवनलाई सम्झेर आफूलाई नियन्त्रण गर्न सकेनन् कार्यक्रमका संचालक मुरारी सिगदेललाई पनि नगेन्द्र थापालाई सम्हाल्न गाह्रो भएको थियो प्रमुख अतिथि चेतन कार्की पनि नगेन्द्र थापा रोएको देखेर आफू पनि भावुक भए यी तीनै नगेन्द्र हुन् जसले गोपाल योन्जनलाई दार्जीलिङबाट आमासित मागेर नेपाल ल्याए र गोपाल योजनको विवाह रिन्चिन लामासित गराउनमा महत्वपूर्ण भूमिका खेले र तिनै नगेन्द्र थापा अहिले योजन परिवारबाट अलिक टाढा भएका छन् एक्लो जस्तो भएका छन् नगेन्द्र थापा लेख्छन् सिकन्दर अर्थात गोपाल योजन सिकन्दरको अर्थ हुन्छ संघर्षशील अनि जीत साँच्चै नै उन्नाइस सय त्रिचालिसको मिरिक दार्जीलिङमा जन्मिएका सिकन्दर सधैँ संघर्षरत छन् हेर्नु छ जित कहिले अनि कस्तो रूपमा हुनेछ नेपालीमा एमए गरेका हँसिला गहुँ गोरा जिरेनियमको रातो सानो फूल जहिले पनि कोर्टमा खेल्न औधी मन पराउने हिमालय कला मन्दिर दार्जीलिङका मुस्तेज खाम्बा रोमान्टिक युवक अहिले आफ्नो जीविकापार्जनको लागि पद्मकन्या कलेजमा संगीत पढ़ाउँदैछन् पार्ट टाइम उनी सेन्ट मेरिजमा व्यस्त छन् एउटा प्रतिभाशाली संगीतकार गीतकारको उचित स्थान यही हो त रेडियो नेपाल रत्न रेकर्डिङ सांस्कृतिक संस्थान चलचित्र संस्थानको उत्तरदायित्व के हो त हुन त एकहोरो रूपले कलाकारहरूबाट जहिले पनि त्याग मात्र खोज्ने संस्थानका मालिकहरूबाट अरू व्रत अपेक्षा नै के गर्न सकिन्छ जन्मिँदै ध्वनिलाई कानले चिन्न लागे गोपालले र संगीतकार भए अनि त्रिसठी चौसठीतिर बाध्यता कतैबाट पनि गीत नपाउँदा उनी आफैले गीत लेख्न कर लाग्यो पछि गीतकार भए अहिले उनी सशक्त व्यक्तित्व लिएर उभिएका छन् संगीतकार र गीतकारको रूपमा अब उनलाई केलाउँदा उनका दुवै पक्षलाई राम्रो विश्लेषण र विवेचना गर्नुपर्ने आवश्यकता परिसकेको छ नगेन्द्र थापाले दुई हजार उनातिस सालमा लेखेका यी पंक्तिसँगै त्यति बेला यी दुई मिलेर गरेको गीत नारायण गोपालले गाएको नेपाली संगीत आकाशको मस्ट रोमान्टिक सङ सङ्गाल घुम्टोहरू सजाऊ केश हर कार्यक्रम शुरू हुनु अघि र शुरू भएपछिका दुई प्रतिक्रिया छन् अनन्त कटवालका नमस्कार प्रकाश दाई आज मात्र यो परदेशी भूमिमा पाइला टेक्न मात्र के पाएको थिएँ उता घरको टेन्सन त छँदैछ त्योभन्दा धेरै टेन्सन आज भएको छ एकासी हजुरको कार्यक्रम अन्तिम हुन लाग्यो भन्ने शब्दले मलाई यति साह्रै खल्लो अनुभूति भइरहेको छ कारण के होला यो कार्यक्रम जसरी भए पनि प्रसारण हुनुपर्छ जय अजर अमर गीतलाई धेरै धेरै शुभकामना आबुधाबीबाट अनन्त कटवाल यो उहाँले कार्यक्रम शुरू हुनुभन्दा अगाडि एक घण्टा अघि लेख्नु भएको हो कार्यक्रममा यो अन्तिम शब्दको प्रयोग अलिक गलत अर्थले बुझेपछि फेरि उहाँले नै प्रतिक्रिया गर्नुभएको छ भर्खरै तीन मिनट अगाडि वर्ष दिन पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अजर अमर गीतलाई हार्दिक मंगलमय शुभकामना आबुधाबीबाट त्यसै गरी पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ राजेश्वर उदयजी हाम्रो नियमित श्रोता मात्र नभइकन पाल्पा लगायत पश्चिमका धेरै ठाउँमा अजर अमर गीतहरूलाई प्रचार प्रसार गर्नमा उहाँको महत्वपूर्ण भूमिका छ लेख्नुहुन्छ बडो दुःख लाग्यो प्रेयसी नै साथ छोडेर गए जस्तो लाग्यो जब तिमी नै साथमा छैनौ भने संसार साथमा भएर के गरौं भने जस्तै चटपटी लाग्यो अब आइतबार सोमबार अनि बृहस्पतिबार कसरी बिताउनु जस्तो भयो बिजोग हुने भयो र पनि स्वर्णिम युगको कालजयी गीतहरू तथा गीतसँग गाँसेको कथा व्यथा सबै सुन्ने जान्ने अवसर पाइयोस् सुन्दर प्रस्तोता प्राविधिक मित्रहरू दिनेश निरौला सन्दीपजी सशिन्द्रजीको नाम सुन्न नपाइने हो कि उहाँले शंका व्यक्त गर्नुभएको छ होइन राजेश्वर उदयजी यो अजर अमर गीतहरूको एक वर्षको यो आजको अन्तिम कार्यक्रम हो र भोलि हामी दोस्रो वर्षमा प्रवेश गर्दैछौ गत वर्ष यो कार्यक्रम शुरू गर्दा चर्चित भारतीय उपन्यासकार कवि अमृता प्रथमको जन्मदिन परेको थियो तिथिका आधारमा तर यसपालि हामी अलिकति अगाडि आएका छौं र अमृता प्रथमको जन्मदिन के पछि गएको छ र यो कार्यक्रम पनि संगीत अमृत रूपमै अघि बढ़िरहेकोमा यहाँहरूको स्नेह सद्भाव एकदमै स्वागत योग्य छ नगेन्द्र थापाले चर्चा गर्नुभएका गोपाल योन्जनका बारेमा एउटा रमाइलो कुरा गोपाल योन्जनलाई आमाले केही पैसा दिनुहुन्थ्यो तरकारी किन्नका लागि तर गोपाल योन्जन जहिले पनि त्यो पैसा बचाएर एक तारे बाजा किनेर ल्याउने गर्थे यो संस्मरण उनले लेखेका छन् दुई हजार अन्ठाउन्न सालमा गोपाल योन्जनको जन्म जयन्तीका सन्दर्भमा गोपाल आठ दश वर्षको हुँदा आमाले तरकारी तथा सानोतिनो सामान किन्न पठाउँदा धेरै बेरपछि गोपाल त्यही पैसाले बाँसुरी किनेर घर फर्कन्थे यो घटना एकपटक मात्र नघटेर बारम्बार दोहोरिने गरेको घटना हो समय बित्दै जाँदा गोपालका ओठ र औंलाहरू बाँसुरीका पालमा अभ्यस्त हुँदै गए रमाउँदै गए दार्जीलिङका बस्ती डाँडाहरूमा गोपालको बाँसुरीबाट प्रस्फुटित धुनहरू नाच्न थाले संगीतसँग यसरी जोडिएको यिनको सम्बन्ध शिक्षासँग जोडिएको यिनको सम्बन्धले नगेन्द्र र गोपाललाई जसरी नजिक बनायो नगेन्द्र थापा भित्रको एउटा पाटो भएर नारायण र गोपाललाई पनि जोडे आजको कार्यक्रममा अन्तिम गीत राख्नुभन्दा अगाडि मैले अघि पूर्व उद्घोष गरेको स्वर सम्राट नारायण गोपालको जीवनमा लेखिएको एउटै कविताको एउटै अंश यहाँ राख्न चाहन्छु यहाँले यो कविता टिप्न पनि सक्नुहुन्छ वा सक्नु भएन भने हामी यसलाई हाम्रो ट्विटरमा वा फेसबुकमा अपडेट पनि गर्नेछौ पहाड़ सबै मरेका पहाड़ सबै मरेका जंगल सबै डढेका पहाड़ सबै मरेका जंगल सबै दडेका मैदान सबै फुटेका खोला सबै सुकेका जीवन यहाँको यस्तै आँखा जीवन यहाँको यस्तै आँखा सबै निभेका निभेका स्वर सम्राट नारायण गोपालको यो कविता सँगै आजको कार्यक्रमबाट विदा हुनुभन्दा अगाडि चर्चा गरौं भारतका चर्चित अभिनेता अमिताभ बच्चनका पिता पनि कवि थिए हरिवंश राय बच्चन तर अमिताभ बच्चनले जीवनमा कहिल्यै कविता लेखेनन् कुल्ली फिल्मको दुर्घटना भएपछि ब्रिज क्याण्डी अस्पतालमा हप्तौं हप्ता उपचार गरेर होशमा आएपछि उनले लेखेको कविता पनि यस्तै थियो जम्मा छ पंक्तिको यो कवितासँगै आजको कार्यक्रमबाट विदा माग्नुभन्दा अगाडि प्राविधिक मित्र सन्दीपलाई र यहाँहरू सबैले कार्यक्रमलाई दिनुभएको यो एक वर्षीय साथको लागि र भोलिको नयाँ कार्यक्रम दोस्रो वर्षको शुभकामना आदान प्रदानसँगै नयाँ विषयवस्तु लिएर उपस्थित हुनेछौ गोपाल योजनलाई हार्दिक श्रद्धांजलि नारायण गोपालको स्वर र नगेन्द्र थापाको शब्दमा यो गीत नारायण गोपालले आफ्नी पत्नी पेमला लामालाई प्रेम गर्दाखेरि प्रेमको रूपमा समर्पण गरेको गीत थियो यही गीतसँग विदा हुन्छौं नारी हाम्रो धेरै पुरानो रहे झैला हाम्रो धेरै पुरानो रहे झै लाग्दछ शीतल दिन छौ पवन भएर कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज